हार्दिक मंगलमय शुभकामना महान चाड तिहारको सुखद अवसरमा मातृभूमि नेपालमा बस्नुहुने अनि आफ्नो उज्जवल भविष्यको खोजीमा संसारको कुना कुनामा पुग्नुभएका सम्पूर्ण नेपाली एवं नेपाली गोर्खा दाजुभाइ तथा दिदी बहिनीहरूमा हामी हार्दिक मंगलमय शुभकामना चढ़ाउँछौ साथै सुख समृद्धि र उत्तरोत्तर प्रगतिको मंगल कामना गर्दछौं आफ्नो सानो तथा सुखी परिवारको परिकल्पना गर्दै आफन्तसँगको बिछोडले चिरिएको मुटुलाई सुक्खा हाँसोले सजाउँदै दिवस्तापूर्वक विदेशी भूमिमा लम्किएका म लगायत लाखौं दिदी बहिनी र सम्पूर्ण दाजुभाइ विगतमा आफ्ना परिवारसँग रमाएर मनाएका चाडपर्वहरूको सम्झना गर्दै देउसी भैलेहरूले आँगन गुन्जने गरी गाएका देउसी भैलो गीतको स्मरण यो विदेशी भूमिमा गर्दै जाँदा एउटा कथाको जन्म हुन गयो सङ्गीतको प्रवाहले सजाउँदै नेपाल इजरायल र नेटको तरङ्ग मार्फत प्रस्तुत गर्नमा म कि अनलाइन साथी रश्मि उपस्थित भइसकेकी छु भाइटिका शीर्षक राखी कथाको सुरुवात गरौँ एउटा भाइटिका सम्बन्धी गजलबाट सप्तरङ्गी टिकाले रङ्गिएको तिम्रो निधार पूर्ण चन्द्र मुस्कुराए झै प्रफुल्लित तिम्रो अधर अनि ढकमक्क सयपत्री र नओइलाउने मखमली फुलको मालाले सजिएको तिम्रो गला ए मेरो प्यारो भाइ ए मेरो प्यारो भाइ आज पनि भाइ टिका घर घरमा भित्रिसकेको छ प्रतीक्षामा सयपत्री र मखमली यहाँ मुस्कुराइरहेका छन् तेरो माइतीको आगमन कहिले हुन्छ भनेर मलाई जिस्काइरहेका छन् तिमी यो दिन आउँछौ भनेर ती फुललाई दिने न कुनै उत्तर नै छ न त अबदेखि मलाई यो प्रश्न नसोधा है भनेर सम्झाउने क्षमता नै वर्षौंदेखि तिम्री दिदी यहाँ हातमा ओखर शत्रुको बाटो छेकेर दलिन बाहिर उभिएकी छिन् अनि तिम्रो शुभ साहिबको लागि भरि पानी भरेर तेलमा दुबो भिजाए तिमीलाई नै पर्खिरहे इन्डो सुपर फाइभको लागि काँडाभरि पानी भरेर तेलमा डुबोका छन् तिमीलाई पर्खेमा सप्तरङ्गी रङ पुजे कि छु मिलाई पनि तिमीलाई पुरिरहेकी छु लागि उनेर राखेको यो सयपत्री र मखमली फूलको माला अब त सुकिसकेको छ माइतीलाई भित्र राखी शत्रुलाई अगाडि बढ्न नदिन दलिनमा फुटाएर फाल्नलाई जुटाइएको यो ओखर पनि अब त कुहिएर जान थालिसकेको छ छिटो आगमनको स्वागतार्थ भरिएका यी जलका घडाहरूमा राखिएको पानी पनि सुकिसकेको छ म लगायत यी सबै कुराले यति लामो प्रतीक्षा गर्दा पनि तिमी आउन सकेनौ तिमीलाई थाहा छ बुढाबुढी हुनुभएका हाम्रा आमा बाबाको हालत तिम्रो वियोगमा अहिले कस्तो भएको छ मात्र बिछोडको सन्तापले उहाँहरूका आँखाका रोशनी गुमिसकेका छन् श्रीमती सरूले पनि मेरो आत्मा नै यो घरमा नरहेपछि मसँग रहेको देहको मात्र काम छैन भन्दै त्यो सानो छोरोलाई काखी च्यापेर कता बेपत्ता भइन् कता खै थाहा छैन हाम्रा साथीभाइहरू बाटोमा हिँडेको देख्दा हामीहरू चिच्याएर त्यो भिडमा तिम्रो तलास गर्ने गर्दछौ तिम्रो अनुपस्थितिमा सबैभन्दा ठूलो क्षति त हाम्रो देश नेपाललाई भएको छ जसले तिमी र तिमी जस्ता देशको लागि आँधी बेहेरी सङ्घर्ष सबै झेलेर लड्ने देशको वीर सपूत गुमाएको छ हो एक देशभक्त राष्ट्रको कर्णधार गुमाएको छ पनि यो आशातीत कल्पनाको झिनो त्यन्द्र भने अझै चुडिएको छैन आँखामा झलझली याद छ देशको सुरक्षाका खातिर आफ्नो कर्तव्य पालन गर्न लम्किन लाग्दाको अघिल्लो रातभरि छातीमा टाउको कसुक्क रुँदै मलाई हजुरको माया चाहिन्छ बुढाबुढी हुनुभएका आमा बाबा हुनुहुन्छ उहाँहरूलाई हजुरको रेखदेख चाहिन्छ अनि यो हाम्रो सानो छोरो उसलाई पनि उसको बाबाको आवश्यकता पर्छ नि त्यसैले हजुर नजानुस् भन्दै तिम्रो प्यारी श्रीमती सरूले कति बिन्ती गरेकी थिइन् त्यति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 कहिल्यै नपारे सही छोरा भनी आमा बाबाले साइडमा लगाइदिनु भएको त्यो रातो टिका र फूलको माला अनि शिरभरि आशीर्वाद दिले माइतीको लामो आयुको कामना गर्दै बाटोमा खान भने उपहार स्वरूप झोलामा हालिदिएका ती खानेकुरा तथा फलफूल र तिम्रो सानो छोरो र भान्जीले हात समाएर बाबा अनि मामा हजुर आउँदा धेरै खेलौना र चक्लेट ल्याइदिनुहोस् है भन्दाका पलहरू ओहो ओहो यी सबै कुरा एकै साथ लिएर तिमीले घर छोडे झै आमा मैले त्यसको लागि यस्तो असल काम गरेर आएँ बाबा हजुरको आशीर्वाद शत्रु सामु कहिल्यै नजुक्ने थियो नि मैले त्यही अनुसार कहिल्यै शत्रुसँग हारिन यी हेर्नुहोस् त विजयको निशानी अनि ए मेरी प्यारी सरु ॥ ए मेरी प्यारी सरु तिम्रो प्यारा रणभूमिबाट सकुशल फर्कियो यी हेर त तर भाइटिकाको थाली हातमा बोकेर मेरो प्रतीक्षामा बसेकी ए मेरी प्यारी दिदी अझै पनि तिमी मेरो पर्खाइमा बसेकी छौ है भन्दै मुस्कुराउँदै भाइटिका मनाउन भाइ आउँछ कि जस्तो लाग्छ अर्को साल पनि दसैँमा मेरो छुट्टी मिलेन देशको रक्षार्थ खटिएको म राष्ट्र रक्षकलाई परेको खण्डमा जीव ज्यान सम्म देशको अस्तित्व जोगाउनका लागि लड्नै पर्छ त्यसैले म तिहारमा भने पक्कै आउँछु बाटो कुरिरहनु भनेका थियो दसैँमा तिमी नआउने कुराले हामी सबै कति भाव विवल बनेका थियौँ भन्दा धेरै खुसी त तिम्रो सानो छोरो र भान्जी नै थिए किनकि उनीहरूले तिमी आउँदा धेरै खेलौना र खानेकुरा कुरा त्यो खुसी परिवारमा सबै मिलेर बाँड्न सकिएन त्यही गरी तिमीले फोनमा भन्यौ अहिले राष्ट्र विखण्डन गर्नलाई हाम्रा देशका दाजुभाइ जङ्गली पार्टीको नाममा हामीसँग लडिरहेका छन् थाहा छैन थाहा छैन यो उनीहरूको कस्तो क्रान्ति हो र के का लागि भाइ भाइ लडिरहेका छन् पीले नेपाल आमाको अस्मिता जोगाउनका लागि तल्लीन हुँदा कुनै चाडपर्व बितेको पत्तै हुँदैन फोन मार्फत पाएको यो जानकारी पश्चात फेरि पनि आँगनभरि फुलेका फूल तिम्रो गलामा पहिरिन नपाउँदै सुकेर गए यिन दिनै देशमा हत्या हिंसा अराजकता लुटपाट बलात्कार जस्ता उडन्तताले प्रशय पाउँदै गइरहेको थियो तिम्रो प्रतीक्षामा हामी बाटो कुरिरहन्थ्यौँ हुन त ड्युटीमा हुँदा समस्त नेपाली दाजुभाइलाई पनि घरको यादले साह्रै सताउँदो होला नि मनको बह गीत मार्फत बोक्थ्यो होला नि कोही चिठी पठाएर त कोही फोनमा बोलेर यस्तै यस्तै त गीत गाउँथे होला पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् मै चङ्गे रुँदै धारा नौ डाँडा पारी छ कम्पनी सहारा बिछोडको बेलैमा बिछोडको बेलैमा हुँदै थियो पानी सरह रगतको खोलो बग्यो रे भनेको समाचारमा सुनिन्थ्यो लुटौँ पिछेका समाचार सुन्ने गर्थ्यौँ आज जाजरकोटमा देशको सुरक्षा र जनताको शान्तिको लागि खटिएका सेनानीमाथि बम प्रहार बाटोमा एम्बुस बिछ्याई यतिजना मान्छेको मृत्यु हिजो कालीकोटमा भएको दोहोरो भिडन्तमा दुवै पक्षका गरी सयौंको निधन कैयौं भवन घर कारखाना पुल बम ध्वस्त बाटोमा खेलिरहेका केटाकेटी स्कुलमा पढिरहेका विद्यार्थी खेलिरहेको पढिरहेको अवस्थामा नै बम विस्फोट यतिजनाको मृत्यु यतिजनाको घाइते भन्ने समाचारले हाम्रो मनमस्तिष्क मस्तिष्क फुट्ला हुन्थ्यो नेपाल आमाकै दस धारा दुध खाई हुर्केर तिनै आमाका छातीमा बम धुवाले रगतको होली खेलिरहेका छन् हाम्रै नेपाली दाजुभाइसँग कठै ती मेरो भाइ र ऊ जस्तै नेपाल आमाको दुधको भाडाको मूल्य चुकाउनका लागि कति पनि विचलित नभई पानीसम्म पिउन नभ्याई लडिरहेका होलान् भने यिनै हाम्री जननी जन्मभूमिलाई गलत त्याउँदै आफ्नो कर्तव्यबाट विमुख भएर राष्ट्रको समृद्ध विकासका लागि खटिएका सेनानी लगायत जति पनि देशका खातिर दिलो ज्यानले आफूलाई तिलाञ्जली दिनेलाई बम बारुद र एम्बुसमा पारी मारिरहेका छन् उस्तै देशका दर्दनाक समाचार सुन्दै दशैँपछिका केही दिन बित्दै गए भाइले भनेका थिए म यो पटक गोरु तिहारका दिन साँझसम्ममा घर आइपुग्नेछु कुराले हामी सबैको मनभरि खुसीका तरङ्गहरू तरङ्गिरहेका थिए भाइको छोरो र मेरी छोरी त मामाले बाबाले ल्याएको खेलौनासँग यसरी खेल्छु भन्दै नक्कल पनि गर्दथे दिन लामो समयपछि तिहार मनाउन मेरो भाइ घर आउँदैछ म पनि माला गाँच्ने फलफुल मसला तयार गर्नमै व्यस्त थिएँ उता आमा बुबा पनि छोरो आउने खुसीमा दङ्ग हुँदै छिमेकीलाई आज त हाम्रो छोरो घर आउँदैछ भन्दै बडो हर्षका साथ कुरा गरिरहनु भएको थियो बुहारीले पनि आफ्नो श्रीमान लामो समय पश्चात आउने खुसीमा हर्षोल्लासका साथ टिका लगाइदिन आफ्नो दाजुलाई घरैमा भाइटिका थाप्न बोलाएकी थिइन् आँगन र गमलाभरि मुस्कुराउँदै फुलिरहेका सयपत्री र मखमली फूलसँग मन्जिस्कँदै भन्थे देख्यौ त तिमीहरू कति भाग्यवानी रहेछौ मेरो भाइको गलामा सुन्दर माला बनेर सजिन उल्लासको वातावरणले दिनलाई विदा गर्दै गोरुली साँझको आगमन भयो हामी सबैका नजर भाइ आउने बाटोमा नै केन्द्रित थिए सो त भाइको छोरो र मेरी छोरी आफ्ना बाबा मामालाई लिएर आउने भनी बाटैमा बसेर खेलिरहेका थिए गोधुली साँझको त्यो मधुर सूर्यको किरण अस्ताउन लागिरहेको थियो देश विदेशमा रहने माइतीहरू चेलीको सम्झनामा धमाधम घर फर्किरहेका देखिन्थे चराचुरुङ्गी पशु चौपाया पनि आआफ्नो वासस्थानतर्फ फर्किरहेका थिए सबै दृश्यसँग रमाउँदै अब त भाइ पनि आइपुग्छ भन्दै आँगन परको डिलसम्म जाँदै हेर्दै अनि फर्कदै गर्दा सल्लाह गरी जेठा बा हस्याङ फस्याङ गर्दै हाम्रा घरतिर दौडेर आउनुभयो जेठा बा किन यसरी बत्तिएको बाँड झै गरेर आउनुभयो भन्ने मैले सोद्धा उहाँले एकै सासमा भाइटिका मनाउनका लागि आएका सेना चढेको गाडी एम्बुसमा परि सबैजनाको मृत्यु भयो त्यो घटनामा तिम्रो भाइ पनि पर्यो मैले अहिलेसम्म जान्न सुने समाचार लिएर आउनुभयो पछि हामी सबैलाई के भयो कसैलाई होस् छैन होसमा आउँदा छिमेकीहरू हामीलाई सम्झाउने प्रयत्न गरिरहेका थिए रेडियो र टेलिभिजनमा त्यही समाचार बारम्बार दोहोरिरहेको थियो त्यो समाचारले हाम्रो मुटु सयौं टुक्रा भएर फुटेको थियो आमा बाबाको बुढेसकालको सहारा खोसियो बुहारीको गहना सिन्दुर र पोते पुछियो बाबाको प्रतीक्षामा रहेको त्यो बाल सुलभका आँखामा बाबाले ल्याएको खेलौना र चक्लेटमा झुल्ने रहर कहिल्यै पुरा भएन माइतीको गलामा पहिराउनका लागि उनी कति पत्री र मखमली फुलका माला त्यसै मूर्सित भए हो हो अब मेरो भाइ कहिल्यै फर्केर आउने छैन र यो भाइ टिका भने हरेक वर्ष मेरो यो खाटो बसिसकेको घाउमा नुनसुक छर्न आइरहन्छ आखिर के पायो ए विद्रोही नेपाली दाजुभाइ हो तिमीहरूले के पायो मेरो भाइलाई मारेर साथै ती अरू फौजीहरू पनि त कति वर्षको परिवारसँगको वियोगलाई खुसीमा परिणत गर्न जाँदै थिए होला नि अजस्तै माइती आउने पर्खाइमा तिनीहरूका पनि त चेलीबेटी बसेका थिए होला नि तिमी विद्रोहीहरू कसैका पनि चेली हुँदा रहेनछौ यी विद्रोहीहरू कुनै पनि चेलीका माइती होइन रहेछ र तिमीहरू कुनै आमाका सपुत पनि बन्न सकेनौ यीहरूको जन्म नेपाल आमाको त्यो न्यानो गर्वबाट भएको होइन रहेछ बरु बम बारु र गोली कथामा जन्मेका रहेछ तर पनि तर पनि ए दाजुभाइ एउटी चेलीको आँसुलाई बुझ्ने कोसिस गर एउटी श्रीमतीको सिन्दुर र पोतेमा अटाउने गर भन्दा ठुलो कुरा त नेपालको छोरो बनेर हाम्रो नेपाल आमालाई हँसाउने काम गर काली कालीसम्म छरिएर रहेका सम्पूर्ण नेपालीलाई एउटै मालामा गाँच्ने काम गर जसको फलस्वरूप छिमेकी राष्ट्रले हाम्रो यो सुन्दर नगरीमा आक्रमण गरी कुनै हैकम जमाउन नसकोस् मात्र सदैव आफ्ना सन्तानको छत्र छायामा रहेर नेपाल आमाको दीर्घ मुस्कान देख्न पाइनेछ Happy birthday. श्रोताहरू यहाँहरूले हामीले निरन्तर प्रस्तुत गरेका कार्यक्रमहरू सुनेर र हामीलाई माया गरेर थुप्रै प्रतिक्रियाहरू दिनुभएको थियो र तिनै प्रतिक्रियाहरूका आधारमा हामीले पनि कार्यक्रमलाई अझ परिमार्जित गर्दै लगिरहेका छौँ र आउने दिनहरूमा पनि अझ बढी सल्लाह र सुझावको अपेक्षा राख्दछौँ साथै आउँदा कार्यक्रमहरूलाई अझ मिठासपूर्ण तरिकाले प्रस्तुत गर्ने बाचाका साथ प्रस्तुत तिहार विशेष कार्यक्रम गीति कथा भाइटिका यहाँहरूलाई प्रस्तुत गरिसकेका छौँ यहाँहरूलाई यो श्रृङ्खला कस्तो लाग्यो प्रतिक्रियाको लागि अनुरोध गर्दछौँ साथै यहाँहरूको पनि लेख रचना हामी कहाँ पठाउन सक्नुहुनेछ जसको लागि नेपाली जल डट नेटको सम्पर्क ठेगाना info at the rate Nepal Israel dot net तथा Nepal Israel at the rate Yahoo dot कममा पठाउन सक्नुहुनेछ यति भन्दै म कार्यक्रम प्रस्तुता तथा गीति कथाकार हाम्रो नेपाल इजरायल डट नेट युनिटसँगै बिदा चाहन्छु शुभ दीपावली